का यस अर्पण स्थानीय समाचार को साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको साँझ छ तीस बजेको अर्पण स्थानीय समाचारमा तपाईंलाई स्वागत छ म अनिता अर्याल समाचार विस्तारमा रत्नगर नगरपालिकालाई आज साक्षर नगर घोषणा गरिएको छ नगरपालिकामा रहेका निरक्षरलाई साक्षर बनाएपछि नगरपालिकाले भव्य कार्यक्रम गरी साक्षर नगर घोषणा गरेको छ यो सँगै चितवनमा साक्षर नगरपालिका घोषणा हुने संख्या तीन पुगेको छ यसअघि खैरहने चितवन नगरपालिका साक्षर नगर घोषणा भइसकेका छन् भने भरतपुर नगरपालिका घोषणा हुन बाँकी रहेको छ रत्नगरमा यसअघि घोषणा गर्न बाँकी रहेका ओड़ाहरूलाई साक्षर बनाइएपछि नगरलाई नै साक्षर घोषणा गरिएको हो यसअघि नगरपालिकाको एक छ सात आठ नौ दस एघार र तेह्र नम्बर ओडा साक्षर घोषणा गरिएको थियो आज बाँकी दुई तीन चार पाँच र बाह्र नम्बर ओडालाई साक्षर घोषणा गरी नगरपालिकालाई नै साक्षर घोषणा गरिएको नगरपालिकाले जनाएको छ घोषणा सभामा ज्योतिर्मय सामुदायिक अध्ययन केन्द्रकी निवर्तमान अध्यक्ष शान्तिदेवी ढुङ्गानाले साक्षर कक्षा तथा साक्षर कक्षाको प्रभावकारितालाई समेटेर प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो प्रस्तुत गरिएको प्रतिवेदन अनुसार दुई सालको जनगणना अनुसार छ हजार निरक्षर मध्ये साक्षर कक्षाबाट पाँच हजार एक सय तेह्र जना अर्थात अन्ठानब्बे प्रतिशत नागरिक साक्षर बनेका छन् भने एक दशमलव आठ नौ प्रतिशत नागरिक अझै निरक्षर रहेका छन् रत्नगरमा छयालिस हजार तीन सय सतसठी जनसंख्या रहेको छ घोषणा गरिएका ओडा मध्ये सबैभन्दा उत्कृष्ट ओडा ओडा नम्बर छ रहेको छ ओडा नम्बर छमा उनान्से दशमलव पाँच पाँच प्रतिशत नागरिक साक्षर भएका छनृ नगरलाई साक्षर बनाउन ज्योतिर्मय सामुदायिक अध्ययन केन्द्र नारी जागरण केन्द्र स्थानीय स्वरोजगार केन्द्र र स्वास्थ्य तथा वातावरण समाजले जिम्मा पाएका थिए घोषणा सभामा नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले बाँकी रहेका निराक्षरहरूलाई निरन्तर कक्षा सञ्चालन गरी साक्षर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले साक्षर जिल्ला घोषणा गर्ने शिक्षा कार्यालयको लक्ष्य नजिक रहेको भन्दै सबैलाई धन्यवाद दिनुभएको छ कार्यक्रममा सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल चितवनका पूर्व जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा संस्थापक नगर प्रमुख नारायण वन रत्नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ नगरका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतले शुभकामना व्यक्त गरेका थिए नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरण राज पौडेलले सञ्चालन गर्नुभएको तथा वातावरण स्वास्थ्य समाजका अध्यक्ष ज्ञानेन्द्र रेग्मीले स्वागत मन्तव्य राख्नु भएको घोषणा सभा नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो घोषणा सभा अघि रत्नगरको नेपाल उच्च माविबाट विभिन्न जात तथा विभिन्न संघ संस्थाको झाँकी सहितको र्यालीले नगर परिक्रमा गरेको थियो चैनपुर गाविसलाई पशुपालनको पकेट क्षेत्र बनाउन स्थानीयवासीहरू एकजुट भएका छन् त्यसका लागि स्थानीय कंकाली सामुदायिक वनले नेतृत्व लिएको छ पकेट क्षेत्र बनाउन घाँसमा आधारित पशुपालन गर्न उनीहरू एकजुट भएका छन् एक वर्षभित्र सो क्षेत्रलाई पशुपालनको पकेट क्षेत्र बनाउने लक्ष्य रहेको वनका अध्यक्ष राममणि नेउपानेले बताउनु भएको छ पशुपालनको पकेट क्षेत्र बनाउँदै कंकाली सामुदायिक वनको संरक्षणका लागि विभिन्न घाँस तथा रूखका बिरूवा लगाइएको वनका अध्यक्ष नेउपानेले जानकारी दिनुभएको छ वन क्षेत्रको करिब दस हेक्टरमा घाँस उत्पादन हुने बिरूवा लगाइएको छ गत असार तेइस गतेदेखि स्थानीय उपभोक्ताले खारी जग्गामा घाँस र बिरूवा रोपेका छन् दस हेक्टरमा करिब दस बाह्र हजार रूखको बिरुवा लगाइएको वनका अध्यक्ष न्युपानेले बताउनु भएको छ जिल्ला वन कार्यालय तथा इलाका वन कार्यालयको आर्थिक तथा आर्थिक सहयोगमा बिरुवा कार्यालयले बिरुवा सहयोग गरेको छ एक वर्षमा एक लाख बोट बिरुवा रोपी घाँसका लागि सहजता पुर्याउने लक्ष्य रहेको वनका सदस्य किशोर रावलले जानकारी दिनुभएको छ पशुपालनतर्फ आकर्षित गराउँदै गरिबी न्यूनीकरण गर्ने वनको उद्देश्य रहेको पनि रावलले बताउनुभयो निम्न आय भएकाहरूको आय आर्जन वृद्धि गर्न समेत पशुपालनले टेवा पुग्ने उहाँको विश्वास छ चैनपुरमा छ सातवटा ठूला पशुपालन फार्म छन् भने करिब एक सय कृषकहरू व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् जसमा अनुदानमा परेका दुईवटा पाडा पालन फर्म समेत रहेका छन् वनको संरक्षण र घाँसका लागि पूर्वी चितुवनको कंकाली सामुदायिक वनमा वृक्षारोपण गरिएको छ गत असार तेइस गतिदेखि शुरू गरिएको वृक्षारोपण कार्य आज सकिएको छ वनको कुल भूभाग मध्ये दस हेक्टरमा वृक्षारोपण गरिएको वनका सदस्य किशोर रावलले जानकारी दिनुभएको छ जिल्ला विपद व्यवस्थापन समितिको आज बसेको बैठकले माडीका बाढ़ी प्रभावितको बारेमा सरकारवालासँग छलफल गरेको छ बैठकमा माडीका बाढ़ी प्रभावितलाई चालिस हजार राहत व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ जिल्ला विकास समिति माडीमा गत आइतबार र सोमबार आएको बाढ़ीबाट तीन घर तथा छ सय साठी बिघा जग्गा डुबानमा परेको विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति बलराम लोइटेले जानकारी दिनुभएको छ उहाँले गर्दी पाँचको लौगाईदेखि बैराटसम्म साठी जहाँ खेत बालुवाले पुरेको जानकारी दिनुभएको छ भारी वर्षापछि माडीको मगुई खोलामा आएको बाढ़ीले बगौडा गाउँ डुबानमा परेको थियो मगुई खोलाले पिपरिया पौहारी र सिधुवा गाउँहरूलाई समेत क्षति पुर्याएको छ यसैबीच जिल्ला विपद व्यवस्थापन समितिले यही साउन दश गते हुन लागेको कृत्रिम घटना अभ्यासको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति बलराम लुइटेले सबै विषयगत क्षेत्रसँग तयारीका बारेमा छलफल सम्पन्न भएको जानकारी दिनुभएको छ कृत्रिम अभ्यासका लागि अनुमानित एक सय जनाको संख्याको आधारमा कृत्रिम अभ्यासको तयारी गरिएको प्राक्टिकल एक्सनका बुद्धि कुमारले बताउनु भएको छ जिल्ला वन कार्यालय चितवनले वरण्डाभार संरक्षित कार्यक्रममा छब्बीस लाख रुपियाँ खर्च भएको जनाएको छ जिल्ला वन कार्यालय चितवन अन्तर्गत रहेको चौवालिस हजार नौ सय छत्तीस हेक्टर वन क्षेत्र रहेको छ एकहत्तरवटा सामुदायिक वन मध्ये सोह्रवटा सामुदायिक वन बरण्डा भार क्षेत्रभित्र पर्छ वन कार्यालयका जिल्ला वन अधिकृत गणेश झाले बरण्डा भार क्षेत्र संरक्षणका लागि दुर्लभ प्रजाति पुनरुत्थान नमुना प्लान्ट संरक्षित वनमा सुराखी परिचालन अग्निपथ निर्माण जस्ता काम भएको बताउनु भएको छ बरण्डाभार संरक्षित कार्यक्रम अन्तर्गत वन कार्यालयले काठ तथा वन्यजन्तु चोरी गर्नेको सुराखी गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने अवधारणा ल्याएसँगै विभिन्न बाइसवटा मुद्दा दायर भएको बताइएको छ छ विभिन्न सामुदायिक वनका प्रतिनिधिहरूले वन कार्यालयका संरक्षणात्मक कार्यक्रम पूर्वी चितवन केन्द्रित रहेको भन्दै नगर क्षेत्रमा रहेका सामुदायिक वनमा समेत संरक्षणका कार्यक्रममा प्राथमिकता दिन आग्रह गरेका छन् बछौली गाविसका अठार जना सासू बुहारीलाई आज एक एकसाथ सम्मान गरिएको छ सासू बुहारी आमा छोरी सरह भएर गाविसमा उदाहरणीय बनेका अठार जनालाई गाविस र एकल महिला समूह बछौलीले एक भव्य समारोहको आयोजना गरी सम्मान गरेको हो सम्मानित हुनेमा वडा नम्बर एकका सासू सुकमाया लामा र बुहारी सोममाया लामा वडा नम्बर दुईका सासू सोमिया महतो र बुहारी हेमा महतो वडा नम्बर तीनमा सासू फगुनी महतो र बुहारी सरस्वती चौधरी वडा नम्बर चारका सासू धमली महतो र बुहारी देवकी महतो वडा नम्बर पाँचकी सासू बलरी थरूनी र बुहारी सरिता चौधरी रहनु भएको छ त्यसै गरी वडा नम्बर छमा सासू बजली चौधरी र बुहारी विक्रमिया चौधरी वडा नम्बर सातमा सासू भगुई बोटे र बुहारी शिला बोटे वडा नम्बर आठमा सासू कृष्णमाया खरेल र बुहारी प्रेममाया खरेल वडा नम्बर नौमा सासु छाँदा देवी खतिवड़ा र बुहारी देवी खतिवड़ा सम्मानित हुनुभएको हो सासूलाई खानेकुरा र बुहारीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको गाविसकी ग्रामीण सहजकर्ता अम्बिका गौतमले जानकारी दिनुभएको छ कार्यक्रममा प्रमुख अतिथि गाविस सचिव तेजेन्द्रनाथ लामी छाने र एकल महिला मध्यमाञ्चल अध्यक्ष विष्णुमाया पाण्डेले संयुक्त रूपमा सम्मान गर्नुभएको हो कार्यक्रममा एकल महिला मध्यमाञ्चल अध्यक्ष विष्णुमाया पाण्डेले सासू बुहारीलाई एकसाथ सम्मान गरेर बछौलीका महिलाहरूले जिल्लामै उदाहरणीय काम गर्न सफल भएको बताउनु भएको छ गाविस सचिव तेजेन्द्रनाथ लामिछाने प्रमुख अतिथि रहनु भएको कार्यक्रममा पारालिगल कमिटी बछौलीकी अध्यक्ष राममाया लामा नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष भगवती बिडारी नागरिक ओडा मञ्चकी बबिता चौधरी मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव चापागाई नेकपा एमालेका अध्यक्ष गोविन्द प्रसाद रिजाल लगायतले बोल्नु भएको थियो थियो एकल महिला समूह बछौरीकी अध्यक्ष गीता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पार्वती विकले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभयो पूर्वी चितवनको बछौलीमा आयोजना गरिएको दुई दिने धान तथा तरकारी खेती सम्बन्धी तालिम आज सकिएको छ बछौली गाविसले आयोजना गरेको तालिममा गाविसका जनाको सहभागिता थियो तालिममा बालीमा लाग्ने रोग र त्यसको न्यूनीकरण तथा तरकारी खेती गर्दा अप्नाउनु पर्ने विधि तरिका र रोग नियन्त्रणका लागि अप्नाउनु पर्ने सतर्कताका विषयमा कृषि सेवा केन्द्र रत्नगरका दीपकराज पौडेल र रूपा खतिवड़ाले सहजीकरण गर्नुभयो समापन कार्यक्रम कृषक समूह महासंघ बछौलीका अध्यक्ष गोविन्द नेपाल प्रमुख अतिथि बैठकको प्रमुख आतिथ्यता एवं गाविस सचिव तेजेन्द्रनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो lions club of Chitwan rhino सिटीले दुई हजार सत्तरी सालको प्रवेशिका परीक्षामा चितवन जिल्लामा रहेका सामुदायिक विद्यालयहरू मध्येबाट सर्वोत्कृष्ट हुन सफल छात्र छात्रालाई आज रत्नगरमा सम्मान गरेको छ वीरेन्द्र आदर्श उच्च माविका छात्र गौतमले सात सय बीस अङ्क अर्थात नब्बे प्रतिशत ल्याई जिल्ला सर्वप्रथम र लक्ष्मी उच्च माविकी छात्रा शिक्षा पाण्डेले सात सय एघार अर्थात अठासी दशमलव आठ सात प्रतिशत अङ्क ल्याई छात्रातर्फ जिल्ला सर्वप्रथम हुन सफल भएकोमा उनीहरूलाई सम्मान गरिएको हो सम्मान कार्यक्रममा उनीहरूलाई प्रशंसा पत्र सहित नगद पुरस्कारले पुरस्कार प्रदान गरिएको थियो जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य प्रमुख अतिथि रहनु भएको कार्यक्रममा कार्यक्रम संयोजक शिवु छेत्री इकोप्सका अध्यक्ष डिलीराम पोखरेल प्याप्सन चितवनका अध्यक्ष बेल बहादुर गुरूङ नेपाल उच्च माविका प्राचार्य गोपाल शर्मा आचार्य वीरेन्द्र आदर्श उच्च माविका केशव मणि सिगदेल लक्ष्मी उच्च माविका प्र नारायण चालिसे उद्योग वाणिज्य संघ रत्नगरका महासचिव देवेन्द्र कुमार श्रेष्ठ लायन रामकुमार तिवारी लगायतले बोल्नु भएको थियो लायन्स क्लब अफ चितवनका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो जनवादी गायक खुशीराम पाखरिनलाई शारदा स्मृति पुरस्कार दुई हजार एकहत्तरबाट सम्मानित गरिएको छ नेपाली कलाकारिता र साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शारदा स्मृति प्रतिष्ठानले नगद तीस हजार रूपियाँ सहित सम्मान पत्र र दोसल्ला उडाएर एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष एवं कवि मातृका पोखरेल सहित चितवनका अगुवा साहित्यिक स्रष्टाहरूले पाखरिनलाई सम्मान गरेका हुन् सोही अवसरमा नेपाली थारू संस्कृति एवं साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रतिष्ठान अन्तर्गत रहेको स्वर्गीय सन्धारा दिलीराम पौडेल प्रतिभा पुरस्कार दुई हजार एकहत्तरबाट युवा सर्जक सीएम अपिल चितौनी सम्मानित भएका छन् चितौनीलाई आज नगद पाँच हजार रुपियाँ सम्मान पत्र र दोसल्ला ले जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष पोखरेल सहित चितवनका अगुवा सांस्कृतिक स्रष्टाहरूले सम्मान गरेका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 भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्पण न्यूज एट त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको साँझ छत्तीस बजेको अर्पण स्थानीय समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स